दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल अब खबर विस्तारमा सुनको भाव आज फेरि घटेको छ हिजो प्रति तोला तीन हजार तीन सयले घटेको सुन आज पनि तीन हजारले घटेको हो भाव घटेर अहिले प्रति तोला साढे उनपचास हजारमा आएको छ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा ओह्रालो लाग्न थालेपछि नेपालमा पनि सुनको भाव घट्न थालेको हो अन्तर्राष्ट्रिय बजारमा प्रति अंश एक अमेरिकी डलर हुँदा नेपालका व्यवसायले आजको भाव तोकेका हुन् हिजोको भाव एक डलर थियो अन्तर्राष्ट्रिय बजारमा भाव अझै घट्ने क्रम छ नेपाल सुनचाँदी व्यवसाय महासंघका अध्यक्ष मणिरत्न साकीले अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपालमा पनि सुन सस्तेको बताउनुभयो उहाँका अनुसार सोमबार नेपाली बजारमा सुन तोलाको बाहन्न हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो यसअघि शुक्रबार तोलाको पचपन्न हजार आठ सय रुपियाँ थियो शनिबार आइतबार विदा परेकाले बजारमा सुनको कारोबार भएको थिएन विदाका दिन कारोबार नहुने भएकाले महासङ्घले भाव तोक्ने गरेको छैन गत वर्ष वैशाख दुई गते नेपाली बजारमा सुनको भाउ चौवन्न हजार एक सय रुपियाँ तोलामा कायम भएको थियो गत माघमा सबैभन्दा धेरै सुनको भाउ तोलाको एकसठी हजार आठ सय पचास रुपियाँ कायम भएको थियो सडक माथिबाट खसेको ढुङ्गाले गाडीमा लाग्दा चितवनमा एकजनाको ज्यान गएको छ तीनजना घाइते भएका छन् रहेको पर्यटक गाडीमा मुगलिन डानगढ सडक खण्डको जलबिरे नजिकै सडक माथिबाट खसेको ढुङ्गाले लाग्दा पर्यटक गाइड सिन्धुपाल्चोकका सन्तोष तामाङको ज्यान गएको हो दुर्घटनामा घाइते भएका दुईजना पर्यटकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ गाडीका चालक पनि सामान्य घाइते भएका छन् यसबीच नवलप्रासीमा ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ जिल्लाको बडहरा दुबौलिया गाविस नम्बर चारमा रहेको राम दरत सहनीको खेतमा गहुँ काट्ने क्रममा मे एक त एक्काइस एघार नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा गेर्मी गाविस साथ बस्ने चौबिस वर्षीय काशीनाथ गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कारले परासीले जनाएको छ नक्कली भारतीय नोट सहित प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ नेपाल प्रहरीको विशेष ब्युरोले पाकिस्तानी एयरलाइन्सबाट काठमाडौँ आएका दुईजनालाई सत्तालिस लाख नक्कली भारतीय सहित पक्राउ गरेको हो पक्राउ परेकामा एकजना महिला र एक पुरुष छन् उनीहरू आमा छोरा रहेको बुझिएको छ रौतडको रौतडमा आगलागी प्रभावित बस्तीमा झाडापखलाको प्रकोप देखिन थालेको छ बसबेट्टी झिङ्गडिया र रघुनाथपुर गाविसको आगलागी प्रभावित बस्तीमा झाडापखलाको प्रकोप देखिएको हो बसबेटी झिङ्गडिया वडा नम्बर आठका इसा मोहम्मदकी पत्नी सदरुल नेसा झाडापखलाबाट बिरामी परेपछि छिमेकीको घरमा राखेर सलाइन लगाइएको छ रौतडका प्रहरी प्रमुख गोविन्द राम परियारले झाडापखलाबारे जिल्ला जनस्वास्थ्य कार्यालयमा जानकारी गराएर स्वास्थ्यकर्मी पठाउन आग्रह गरेको बताउनुभयो भारतको राजस्थान सरकारले होचा व्यक्तिहरूलाई विशेष मान्यता दिँदै पेन्सनको व्यवस्था गर्ने भएको छ कम उचाइ भएका मानिसले समाजको अपेक्षा र तिरस्कार सहनु परेको भन्दै सरकारले उनीहरूलाई विशेष व्यक्तिको मान्यता दिँदै सुविधा दिन लागेको हो त्यसका लागि सरकारले उचाइ निर्धारण गरेको छ तीन फिट छ इन्च भन्दा कम उचाइ भएका वयस्क मानिसलाई विशेष व्यक्तिको मान्यता सहित पेन्सन दिइनेछ यसका लागि मान्यता प्राप्त चिकित्सकले उचाइ प्रमाणित गरेको कागजात पेश गर्नु गर्नुपर्नेछ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईटा खेलहरू हुँदैछन् पहिलो खेलमा किङ्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स तथा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली डेयर बीच प्रतिस्पर्धा हुनेछ पहिलो खेल अपरान्न सभा चार बजे तथा दोस्रो खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ अवस्था दिउँसो एक बजेको अर्पण खबर सकियो दुई बजे अर्पण समाचारका साथमा हामी उपस्थित हुनेछौँ त्यतिन्जेलसम्मका लागि ध्रुवराज विदा भई नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस